कोही लडाउनेहरू कोही उक्साउनेहरू बारम्बार भेटेको छु मलाई सताउनेहरू कोही लडाउनेहरू कोही उक्साउनेहरू बारम्बार भेटेको छु मलाई सताउनेहरू गरिबी के हो तिनीहरूलाई सोधी हेर्नु गरिबी के हो तिनीहरूलाई सोधी हेर्नु यहाँ थुप्रै छन् पानी पिएर अगाउनेहरू बारम्बार भेटेको छु मलाई सताउनेहरू आज भोलि सम्झन अलि फुर्सद छैन आज भोलि सम्झन अलि फुर्सद छैन मलाई माफ गर्नु ए याद पठाउनेहरू बारम्बार भेटेको छु मलाई सताउनेहरू एक इट राखेर सुरुवात गरेर देखाऊ एक इट राखेर सुरुवात गरेर देखाऊ युद्धको नाममा इमारत भत्काउनेहरू बारम्बार भेटेको छु मलाई सताउनेहरू एक दिन जनताले ठुलो दण्ड दिनेछन् एक दिन जनताले ठुलो दण्ड दिनेछन् सावधान ए जनतालाई झुक्याउनेहरू बारम्बार भेटेको छु मलाई सताउनेहरू म सधैँ शान्तिकै पक्षमा उभिरहनेछु म सधैँ शान्तिकै पक्षमा उभिरहनेछु अझै बाँकी छन् बुद्ध जन्माउनेहरू कोही लडाउनेहरू कोही उक्साउनेहरू बारम्बार भेटेको छु मलाई सताउनेहरू चिसापानी छ रामेछापबाट रामशरण श्रेष्ठले लेखी पठाउनु भएको सामग्री थियो यो एकजना केटा र केटी साथमा खेलिरहेका थिए केटासँग उसले वर्षौंदेखि जम्मा गरिराखेका सुन्दर गुच्चाहरू थिए र केटीसँग केही मिठाईहरू थिए आफूलाई यदि सबै मिठाईहरू दिए आफ्ना सबै गुच्चा दिने बाचा केटोले केटी सामु गर्यो र केटी पनि सहमत भइन् यसो मौका पाउँदा बित्तिकै केटाले ठुलो र सुन्दर गुच्चा आफ्नो गोजीमा लुकाइहाल्यो र बाँकी केटीलाई दियो केटीले आफूले बाचा गरे अनुरूप सबै मिठाई उसलाई दिइन् त्यस रात केटी आरामले मिठो निन्द्रा सुतिन् तर केटो सुत्न सकेन उसको दिमागमा त्यही कुरा खेलिरह्यो कि के आफूले जस्तै केटीले पनि केही राम्रा मिठाईहरू लुकाई होली आफू यदि सच्चा भइएन भने अरूलाई पनि शङ्खा गर्न थालिन्छ प्रेम सम्बन्धमा मात्र होइन सबै क्षेत्रमा लागु हुन्छ यो कुरा तसर्थ आफ्नो तर्फबाट शत प्रतिशत दिनुहोस् र मिठो निन्द्रा सुत्नुहोस् नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम यो साँझ यो सुवासमा निर्माता रन्सी र यो प्रस्तुता प्रदीप गिरीको आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ यो सुमधुर गीतबाट तिमीलाई बिर्सिएर बाँच्न सिक्दैछु नचाहेर दुनियाँमाझ हाँस्न सिक्दैछु तिमीलाई बिर्सिएर बाँच्न सिक्दैछु नचाहेरै दुनियाँमाझ हाँस्न सिक्दैछु लत्याएर मेरो माया मुटु फोडिदिँदा लत्याएर मेरो माया मुटु फोडिदिँदा टुक्रिएको आफ्नै मुटु जाँच्न सिक्दैछु नचाहेरै दुनियाँमाझ हाँस्न सिक्दैछु भावनामा कहिलेकाहीँ पागल भएर भावनामा कहिलेकाहीँ पागल भएर तिमी मेरो कोही होइनौ ढाँट्न सिक्दैछु नचाहेरै माझ हाँस्न सिक्दैछु घात गर्यौ धोका दियौ आफ्नै बुद्धिले घात गर्यौ धोका दियौ आफ्नै बुद्धिले तिम्रा आँसुसँग मैले नाच्न सिक्दैछु नचाहेरै दुनियाँमाझ हाँस्न सिक्दैछु पराईको भरै भएन खुसीका मात्र साथी पराईको भरै भएन खुसीका मात्र साथी आफ्नै लागि थोरै खुसी साँच्न सिक्दैछु तिमीलाई बिर्सिएर बाँच्न सिक्दैछु नचाहेरै दुनियाँमाझ हाँस्न सिक्दैछु पामेस्टन नर्थ न्युजिल्यान्डबाट श्रोता अन्जान मुनाले हामीलाई फेसबुक म्यासेज मार्फत पठाउनु भएको सामग्री थियो यो आफ्नो मृत्यु लगतै हातमा सुटकेस लिई आउनुभएका भगवानले जसै ती व्यक्तिलाई भन्नुभयो अब तिम्रो जाने बेला भयो ती व्यक्तिले भगवानलाई सोधे त्यो सुटकेसमा के छ जसै सुटकेसमा के छ भन्ने थाहा पाए उनी भक्कानिएर रुन थाले आखिर त्यो सुटकेसमा के थियो त यो रोचक सामग्री राख्नेछौँ एकैछिनपछि हाम्रो साथमा रहनुहोला भाको घर भत्काएर छोडी अन्तै जान्छौ भने खुसी हुँदै उतै नाता जोडी अन्तै जान्छौ भने भाको घर भत्काएर छोडी अन्तै जान्छौ भने खुसी हुँदै उतै नाता जोडी अन्तै जान्छौ भने जाऊ माया रुवाएर आँसु पी बाँचु लामो जाऊ माया रुआएर आँसु पी बाँचु लाम पराईको घुम्टो तिमी ओढी अन्तै जान्छौ भने खुसी हुँदै उतै नाता जोडी अन्तै जान्छौ भने मेरो इच्छा खुसी बाँच जहाँ मिल्छ तिमीलाई मेरो इच्छा खुसी बाँच जहाँ मिल्छ तिमीलाई मलाई देख्दा बाटो तिमी मोडी अन्तै जान्छौ भने खुसी हुँदै उतै नाता जोडी अन्तै जान्छौ भने झार्ने छैन कहिले आँसु सम्झिएर ए निष्ठुरी झार्ने छैन कहिले आँसु सम्झिएर ए निष्ठुरी एउटा मुटु टुक्रा पारी तोडी अन्तै जान्छौ भने खुसी हुँदै उतै नाता जोडी अन्तै जान्छौ भने मेरो दिलको बगैँचामा फुल्नलाई टुसाएका मेरो दिलको बगैँचामा फुल्नलाई टुसाएका कोपी लामै नङले तिमी गोडी अन्तै जान्छौ भने भाको घर भत्काएर छोडी अन्तै जान्छौ भने खुसी हुँदै उतै नाता जोडी अन्तै जान्छौ भने तोपगाछी झापाबाट अभागी कान्छा गाउँले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा लेखिपठाउनु पठाउनु भएको यो सामग्रीसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुवासमा उनी असी वर्षीय वृत्ता एक बिहानै सबेरै ऐनामा हेर्दै मुसुक्का हाँसिन् निधार आँखा नाक ओठ हुँदै चिउँडो सुमसुमाउँदै उनले आफैसँग भनिन् असिकी भए तैपनि सुन्दर छु उनी फेरि मुस्कुराइन् अनुहार ऐना नजिकै लैजाँदै कोल्टे परेर उनले आफ्नो टाउको वरिपरि दुवै हातले खेलाइन् मात्र मात्र तिनवटा कपाल बाँकी थिए उनको टाउकोमा केही दिन अघिसम्म चारवटा थिए एउटा कपाल झरी गएकोमा उनलाई कुनै आपत्ति थिएन उनले आज कपाल बाटेर चिटिक्क पर्ने सोचिन् कपाल बाटिन् र सदा झैँ रमाइलोसित दिन बिताइन् केही दिन पश्चात ऐनामा हेर्दा उनले देखिन् उनको टाउकोमा अब मात्र दुईवटा कपाल बाँकी थिए उनले आज दुईटा कपाललाई मिलाएर कोरेजसो गरिन् सिउँदो पारेर कोरेजसो गर्दै दुईवटा कपाल दुईतिर पारिन् र पहिला जस्तै रमाइलोसित दिन बिताइन् करिब एक हप्ता पश्चात उनले देखिन् टाउकोमा अब मात्र एउटा कपाल बाँकी थियो उनले आज कपाललाई पछाडि छाड्ने निदो गरिन् सदा चाहिँ उनी रमाइलोसित आफ्ना दिनहरू बिताउन थालिन् एक बिहान उनले ऐनामा देखिन् उनको टाउकोमा एउटा पनि कपाल थिएन आज उनले आफैसँग भनिन् कस्तो रमाइलो अबदेखि कपाल मिलाएर समय खर्चिनु पर्दैन यसरी सदा झैँ उनी सधैँ रमाइलोसित दिन बिताइरहन् पश्चाताप किन गर्ने किन आँखाबाट आँसु झार्ने र किन मनलाई सानो गर्ने त्यही गर्नुहोस् जसले तपाईँ पश्चाताप गर्नु पर्दैन र जीवनलाई खुसी साथ जिउनुहोस् मानिले कतै स्वार्थ लुकाउन सक्ला सिसा जस्तै मनको चाह फुटाउन सक्ला बैमानीले कतै स्वार्थ लुकाउन सक्ला सिसा जस्तै मनको चाह फुटाउन सक्ला समयको खेल हो यो कसको बसमा हुन्छ समयको खेल हो यो कसको बसमा हुन्छ कहिले त फुलले पनि दुखाउन सक्ला सिसा जस्तै मनको चाह फुटाउन सक्ला म कसरी पठाउला बिदाईको तस्बिर म कसरी पठाउला बिदाईको तस्बिर सम्झनाले उसै गरी रुवाउन सक्ला सिसा जस्तै मनको चाह फुटाउन सक्ला भो नदुख छल्किएको आँसुसँग तिमी भो नदुख छल्किएको आँसुसँग तिमी पक्कै कोही तकदिरमा जुटाउन सक्ला सिसा जस्तै मनको चाह फुटाउन सक्ला फुल जस्तै हो जीवन फुलेरै झर्छ पनि फुल जस्तै हो जीवन फुलेर झर्छ पनि मुस्कान देखाउन आँसु छुपाउन सक्ला बैमानीले कतै स्वार्थ लुकाउन सक्ला सिसा जस्तै मनको चाह फुटाउन सक्ला हाल इजरायलमा रहनुभएकी मोरङ उर्लाबारीकी मुना मन सिग्देलले लेखी पठाउनु भएको सामग्री थियो यो तपाईँ रन्सी मिडियाको साप्ताहिक रेडियो कार्यक्रम यो साँझ यो सुवासको साथमा हुनुहुन्छ तिमीले गर्यौ घात किन खाएको कसम तोड्नु थियो भने छोरा सम्म पाइन हेर्दा हेर्दै पराई भयो रोक्नै सकिन पिठुबाट हन्यौ छोरा सम्म पाइन हेर्दा हेर्दै पराई भयो रोक्नै सकिन सोचे पानी कारण भेटिए ना खाए को कसम तोड़नो बन्ने कुरा गर्थ्यौ ल साथ दिन्छु मर्छु सँगै भन्थ्यौ हो दुनियाँको नौलो जोडी बन्ने कुरा गर्थ्यौ मोटु झिकी फाले पनि भुलाउन गाह्रो भयो यादहरू फुल सम्झी छातीभित्र फुलाउन गाह्रो भयो यादहरू मुटु झिकी फाले पनि भुलाउन गाह्रो भयो यादहरू फुल सम्झी छातीभित्र फुलाउन गाह्रो भयो यादहरू चस्चसी घोच्छ कहाँ तिखो बाँड लागे जस्तो घरिघरि चसचसी घोच्छ कहाँ तिखो बाँड लागे जस्तो घरिघरि शून्यतामा हावासँग चुलाउन गाह्रो भयो यादहरू फुल सम्झी छातीभित्र फुलाउन गाह्रो भयो यादहरू दुनियाँको नजरमा दोषी बने ढुङ्गालाई प्रेम गरी दुनियाँको नजरमा दोषी बने ढुङ्गालाई प्रेम गरी वियोगान्त कथाभित्र खुलाउन गाह्रो भयो यादहरू फुल सम्झी छातीभित्र फुलाउन गाह्रो भयो यादहरू मिरमिरेमा तारा सरी झर्छ सबै विगतका मिठा पल मिरमिरेमा तारा सरी झर्छ सबै विगतका मिठा पल परेलीमा आँसु रोकी झुलाउन गाह्रो भयो यादहरू फुल सम्झी छातीभित्र फुलाउन गाह्रो भयो यादहरू मध्यरात झस्किरहन्छु त्यही नाम बर्बराउँछु आज भोलि मध्यरात झस्किरहन्छु त्यही नाउँ बरबराउँछु आज भोलि मदिराको मातसँग घुलाउन गाह्रो भयो यादहरू मुटु झिकी फाले पनि भुलाउन गाह्रो भयो यादहरू फुल सम्झी छातीभित्र फुलाउन गाह्रो भयो यादहरू हाल दक्षिण कोरियामा रहनुभएकी दोलखाकी कल्पना राई खुसीले लेखी पठाउनु भएको यो सामग्रीसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुवासमा जसै ती व्यक्तिको मृत्यु भयो उनले देखे भगवान उनी सामु आउँदै गरेको हातमा सुटकेस लिएर ल अब तिम्रो जाने बेला भयो भगवानले भन्नुभयो यति छिट्टै अहिल्यै तर मेरा धेरै योजनाहरू थिए अत्तालिँदै ती व्यक्तिले भने माफ गर तर अब तिम्रो विदा हुने बेला भयो भगवानले फेरि भन्नुभयो तपाईँसँगको त्यो सुटकेसमा के छ तिम्रा सरसामानहरू मेरा सामानहरू मतलब मेरा कपडा मेरा पैसा कपडा पैसा यी सबै तिम्रा कहिल्यै थिएन ती सबै पृथ्वीका हुन् उसो भए के यो सुटकेसमा मेरा यादगार पलहरू छन् त ती कहिल्यै तिम्रा थिएनन् ती त समयका थिए र समयकै रहनेछन् उसो भए के मेरो प्रतिभा हो त प्रतिभा कहिल्यै पनि तिम्रा थिएनन् ती त परिस्थितिसँग सम्बन्धित थिए के मेरा साथी र परिवार हुन् त माफ गर ती साथी परिवार कहिले पनि तिम्रा थिएनन् ती त तिमीले हिँडेका बाटोसँग सम्बन्धित थिए उसैका रहनेछन् के मेरी श्रीमती र छोराछोरी हुन् त नाई ती त तिम्रो मनका हुन् तिम्रा होइनन् त्यसो भए मेरो शरीर हुनुपर्दछ तिम्रो शरीर कहिल्यै पनि तिम्रो थिएन त्यो त धुलोको हो धुलोसँगै विलय हुनेछ पक्कै पनि मेरो आत्मा हुनुपर्दछ आत्मा पनि होइन आत्मा मेरो हो अब डरले अत्तालिँदै ती व्यक्तिले भगवानको हातबाट त्यो सुटकेस ताने र खोलेर हेरे सुटकेस खाली थियो आँखाभरि आँसु पार्दै उनले भगवानलाई एक अन्तिम प्रश्न गरे भगवान के संसारमा केही पनि मेरो थिएन जवाफमा भगवानले भन्नुभयो हो प्रत्येक पल जुन तिमीले बाँच्यौ ती पल त्यति नै बेलाका लागि मात्र तिम्रा थिए जीवन मात्र एउटा पल हो तिमी आयौ खाली हात र जाने पनि खाली हात नै हौ यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो यस कार्यक्रमलाई अनलाइन वा डाउनलोड गरी सुन्नका लागि Chisapani Nepal dot blogspot dot कममा लगन गर्नुहोला कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कम अर्को साता पुनः भेट्ने बाचा गर्दै निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौँ शुभरात्रि हाम्रो नाता माया कि एक असल मित्र थाहा छैन के छ उनको दिल भित्र उनको दिल भित्र हाम्रो नाता माया हो कि एक असल मित्र साथ मनभरि कोरेको छु मैले उनकै चित्र मनभरि कोरेको छु मैले उनकै चित्र थाहा छैन के छ कुन्ने उनको दिल भित्र उनको दिल भित्र हाम्रो नातामा एक असल मित्र मन अझै बाँकी नै छन् यो मनका कुरा भन्न अझै बाँकी नै छन् यो मनका कुरा उनका लागि लेखेको छु मैले एउटा पत्र उनका लागि लेखेको छु मैले एउटा पत्र थाहा छैन के छ कुम्नी उनको दिल भित्र उनको दिल भित्र हाम्रो नाम